सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा रत्नगर नगरपालिकाले सड़क क्षेत्राधिकारभित्र भएको अतिक्रमण आजदेखि हटाउँदैछ पटक पटक आह्वान गर्दा पनि अतिक्रमण नहटाएपछि नगरपालिकाले बल प्रयोग गरी हटाउने तयारी गरेको हो अतिक्रमण हटाउन नगरपालिकाले पैंतिस दिने सार्वजनिक सूचना समेत यसअघि नै जारी गरिसकेको थियो सड़क दायाँ बायाँ पच्चिस मिटर क्षेत्रमा रहेका घर टहरा रिक्सा ठेला निर्माण सामग्री हटाउन नगरपालिका पालिकाले निर्देशन दिइसकेको छ सड़क अतिक्रमण हुँदा दुर्घटना हुने तथा बजार कुर्प बन्दै गएपछि डोजर लगाएर अतिक्रमण हटाउन लागेको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सीताराम पोखरेलले जानकारी दिनुभयो सड़क दायाँ बायाँ अतिक्रमित क्षेत्र व्यवस्थापनका लागि नगरपालिकाले विगत दुई तीन वर्षदेखि पहल गरे पनि सफल भने हुन सकेको छैन केही ठूला व्यापारी समाजसेवीहरूले नै सड़क चेपेर बनाइएका घर टहरा र निर्माण सामग्री नहटाउँदा हुँदा समस्या भएको पोखरेलले बताउनुभयो रत्नगर नगरपालिकाका कर्मचारी टोल विकास संस्था समन्वय समितिका अध्यक्ष नागरिक सरकार मञ्चका अध्यक्ष एवं सदस्यहरू पत्रकार लगायतको टोलीले हिजो अतिक्रमित क्षेत्रबाट आफ्नो व्यवसाय निर्माण सामग्री हटाउन सर्वसाधारण स्थानीयलाई आग्रह गरिसकेका छन् हिजोसम्म अटेर गरेपछि आजदेखि डोजरको प्रयोग गरेर अतिक्रमण हटाउने नगरपालिकाका कार्यकारी नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तोरणराज पौडेलले जानकारी दिनुभयो टोलीले रत्नगरको बकुलरदेखि टाढीको ताजा तरकारी तथा फलफूल बिक्री केन्द्रसम्म अतिक्रमण क्षेत्र खाली गराउन स्थानीय व्यापारी तथा सम्बन्धित घरधनीलाई आग्रह गरिएको पौडेलले बताउनुभयो आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा आर्थिक वर्ष उनासत्तरी सत्तरीको तुलनामा पच्चिस प्रतिशत बढी राजस्व संकलन गरेको छ दुई हजार उनासत्तरी सत्तरीमा कुल छ अर्ब तिहत्तर करोड बाहन्न लाख चौवन्न हजार राजस्व संकलन भएकोमा गत आर्थिक वर्षमा राजस्व संकलन बढेर आठ अर्ब चालिस करोड सत्र लाख छब्बीस हजार पुगेको छ गत आर्थिक वर्षको राजस्व संकलन लक्ष्य आठ अर्ब छब्बीस करोड चौवालिस लाख छयासी हजार रहेको थियो लक्ष्यभन्दा चौध करोड़ रूपियाँ बढ़ी राजस्व संकलन गरिएको आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत प्रेम उपाध्यायले जानकारी दिनुभयो असार महिनामा मात्र कार्यालयले पाँच एक अर्ब अठार करोड बैसठी लाख उना उनानब्बे हजार संकलन गरेको छ सबैभन्दा बढी अन्तशुल्क कर संकलन भएको छ गत आर्थिक वर्षमा लक्ष्य जम्मा छ अर्ब पन्चानब्बे करोड एकासी लाख उनान्सय हजार सङ्कलन भएकोमा सात अर्ब चार करोड उनासाठी लाख छ्यानब्बे हजार सङ्कलन भएको छ गत आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा पाँच अर्ब अन्ठाउन्न करोड बत्तीस लाख एकसठी हजार सङ्कलन भएको थियो आयकर र शिक्षा सेवा शुल्क वार्षिक लक्ष्यभन्दा कम उठेको छ अघिल्लो आर्थिक वर्षको तुलनामा शिक्षा सेवा शुल्क र ब्याज कर निकै घटेको छ बाघको छालासहित समातिएका एकजना व्यक्तिलाई चितवन राष्ट्रिय निकुञ्जले पाँच वर्ष कैद सुनाएको छ वन्यजन्तु अपराधमा हुने यो सबभन्दा कम सजाय हो विक्रम सम्बत दुई हजार उनासत्तरी साल साउन बाह्रमा समातिएका मकवानपुर काँकडा गाविस वडा नम्बर चार स्थायी घर भई मकवानपुर मनहरी वडा नम्बर दुई नयाँ बस्ती बस्ने सीताराम थिङलाई निकुञ्जले उक्त सजाय तोकेको हो निकुञ्जले गएको सार तीन गते थिङलाई कैद सजाय गरेको थियो निकुञ्जका साग संरक्षण अधिकृत तथा सूचना अधिकारी टेकराम पौडेलले विज्ञप्ति निकालेर सजाएको जानकारी गराउनु भएको हो पूर्व पश्चिम राजमार्गको मनहरीमा बाघको साढे सात किलो हड्डी बिक्री हुँदैछ भन्ने सूचना पाएका आधारमा पुगेको निकुञ्जको गस्ती टोलीले थिङलाई समातेको थियो गस्ती टोलीले समाउँदा थिङबाट बाघको हड्डी नभई बाघको छाला बरामद गरेको थियो प्रेस चौतारी चितवनको छैटौं जिल्ला अधिवेशन साउन एकतीस गते भरतपुरमा हुने भएको छ जिल्ला कमिटिको मंगलबार बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो बैठकले अधिवेशन सम्पन्न गर्न अध्यक्ष शालिग्राम नेपालको समजगतमा मूल तयारी समिति गठन गरेको छ त्यस्तै उपाध्यक्ष शिशिर सिमकडाको समजगतमा व्यवस्थापन उपसमिति सचिव तीर्थ नेपालको समजगतमा संगठन सुदृढीकरण उपसमिति र कोषाध्यक्ष सुभाष पण्डितको समजगतमा आर्थिक उपसमिति गठन गरेको छ साथै बैठकले नयाँ सदस्यता र सदस्यता नवीकरण आगामी साउन पच्चिस गतेसम्ममा गरिसक्न सम्पूर्ण सदस्यहरूलाई आह्वान गर्ने निर्णय समेत गरे गरेको छ दुवै खुट्टा गुमाएका विश्व व्हीलचेयर यात्री तेजबहादुर कार्की उपचार हुने आशा बोकेर मंगलबार काठमाडौँ हिँडेका छन् विश्व शान्ति यात्रामा निस्केका उनी खुट्टा काटेको क्षेत्रमा संक्रमण भएपछि अघिल्लो महिनादेखि थलिएका थिए शरीरमा घाउ बल्झेपछि विश्व यात्रा बीचमै रोकिएर अस्पतालको सयमा छटपटाइरहेका ओखलढुङ्गाका अपाङ्ग कार्की सहयोग पछि उपचारको आश बोकेर काठमाडौँ हिँडेका हुन् उनको उपचारका लागि पैसाको अभाव भएको समाचार विभिन्न संसार माध्यमले प्रकाशन प्रसारण गरेपछि होटल व्यवसाय समिति चितवनले सहयोग गरेको हो जननायक बीपी कोइरालाको जन्म शताब्दीको अवसरमा हिजो नेपाली कंग्रेसले रत्नगरमा बीपी स्मृति सभा गरेको छ नेपाली कंग्रेस रत्नगर नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले मुलुकलाई सही दिशा निर्देश गर्न बीपीले प्रतिपादन गरेको सिद्धान्त अंगीकार गर्नुपर्नेमा जोड़ दिएका थिए उनीहरूले बीपीले देखाएको बाटोलाई नछाडे पनि सिद्धान्तमा प्रष्ट नभएको बताएका छन् कंग्रेस केन्द्रीय सदस्य धनराज गुरूङले बीपीले अंगीकार गरेको समाजवादको नीतिलाई अवलम्बन गर्न सके सिङ्गो कंग्रेस पार्टीसँगै मुलुक पनि हित हुने बताउनुभयो विकासलाई जनतासँग जोडेर अगाडि बढ्न सके मात्र मुलुक समृद्ध हुने उहाँको भनाइ थियो कार्यक्रममा सभासदद्वय शेषनाथ अधिकारी र रामकृष्ण घिमरेले तोकेकै समयमा संविधान निर्माणका लागि कंग्रेस प्रतिबद्ध रहेको र त्यसका लागि प्रक्रियागत रूपमा काम भइरहेको उल्लेख गर्नुभयो नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय अध्यक्ष प्रदीप पौडेलले बीपी कोइरालाको सिद्धान्तलाई पछिल्लो पुस्ताले पूर्ण रूपमा अंगीकार गर्न नसकेको स्वीकार गर्नुभयो कार्यक्रममा पूर्व सांसद एकनाथ राणाभाट महासमिति सदस्य डाक्टर तीर्थ खनिया नेपाली कंग्रेस जिल्ला सभापति टेकप्रसाद गुरूङ क्षेत्र नम्बर दुईका क्षेत्रीय सभापति कुमार कार्की लगायतले बीपीले प्रतिपादन गरेको सिद्धान्तका बारेमा बोल्नु भएको थियो स्मृति सभा नेपाली कंग्रेस नगर समिति का सभापति रूपनराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो बीपी कोइरालाको शतवार्षिकीको अवसरमा आयोजना गरेको साप्ताहिक कार्यक्रम हिजो नै समापन गरिएको छ कंग्रेस नगर समितिले सप्ताहव्यापी रूपमा वृद्ध वृद्धलाई फलफूल वितरण रक्तदान व्यक्तित्व कला र निबन्ध प्रतियोगिता आयोजना गरेको थियो नेकपा एमाले चितवन र पुष्पलाल स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा छत्तीसौं पुष्पलाल स्मृति दिवसको अवसरमा आज पुष्पलाल र परिवर्तित नेपाली समाज विषयक विचार गोष्ठी हुँदैछ पार्टी केन्द्रीय सचिव प्रदीप ग्यावालीको प्रमुख आतिथ्यतामा आज बिहान एघार बजे भरतपुर स्थित जीविसको सभाकक्षमा कार्यक्रम आयोजना गरिएको एमाले चितवनका सचिव तेजेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे केन्द्रीय सदस्य काशीनाथ अधिकारी सीता पौडेल कृष्ण प्रसाद खनाल पार्टीका जिल्ला अध्यक्ष जगन्नाथ थपलिया सहित स्थित अन्य राजनैतिक दलका नेताहरूको समेत वक्ताका रूपमा रहने उहाँले जानकारी दिनुभयो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ नेताहरूले बीपीको मार्ग पछ्याउन सकेका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 राचोक चितवन फोन नम्बर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नम्बर अंठानब्बे पांच पचास एकसठी सात सौ तिरचालीस मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम चौतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिउँसो पानी पर्न सक्ने महाशाखाको भनाइ छ मौसम रिसोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो मौसम सम्बन्धी जानकारी सँगै आजको लागि बिहान सात बजे अर्पण स्थानीय समाचार सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा Jay Galeshwar real estate and housing प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन